नेपाल र नेपालीको आवाज हो यो सधैँभरिको सधैँभरिको वीर बेथा दुःख सबैको अर्पण एक से चार थोपलो पांच मेगा हार्ट फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी प्रस्तुता कल्पना भट्टराई नमस्कार विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज घरेलु हिंसा सम्बन्धी ऐनले हिंसा अन्त्य गर्न सहयोग पुर्याएको छ त भन्ने बारेमा कुराकानी गर्दैछौ हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारी नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार प्रश्न र भोगाई हामीलाई राख्न सक्नुहुन्छ नेपाल चौतारी मार्फत तपाईँको आवाज एक साथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण हुन्छ कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तिन चार पाँच सातमा फोन गर्नुहोस् फोन नम्बर फेरि एकपटक सोह्र साठी शून्य एक तिन चार पाँच सात देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन घर व्यक्तिको सबैभन्दा सुरक्षित ठाउँ हो तर घरभित्रै हिंसामा परेका अनेक घटना छन् घर परिवारका एउटा सदस्यले अर्कोलाई जुन कुनै तरिकाले दिने शारीरिक मानसिक यौनजन्य र आर्थिक यातना वा पीड़ा हिंसा हो यही हिंसा नियन्त्रण गर्न गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन घरेलु हिंसा कसुर र सजाय ऐन दुई छ यो ऐन आइसकेपछि हिंसाको स्वरूपमा कस्तो परिवर्तन आएको छ सरकारी र गैर सरकारी तथ्याङ्क केलाउँदा हिंसा सबैभन्दा बढ़ी महिलाले खेपेका छन् अर्थात् रिपोर्ट र सङ्कलन भएका घटनाहरूमा करिब साठी प्रतिशत प्रतिशतको हाराहारीमा महिलाहरू हिंसामा पर्ने गरेका छन् कस्तो वर्ग जाति क्षेत्र समुदायकाहरू हिंसामा परेको देखिन्छ कतिले कानून अनुसार न्याय खोज्छन् यिनै प्रश्नको सेरोफेरोमा रहेर आज हामी छलफल गर्दैछौँ हामीलाई फोन गर्नुहोस् सोह्र साठी शून्य एक तिन चार पाँच छ सातमा मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् तपाईँ हामीलाई फेसबुकमा र ट्विटरमा समेत भेट्न सक्नुहुन्छ हामीसँग आज स्टुडियोमा पाउनुहुन्छ हुन्छ हुनुहुन्छ राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारी मोहनाजी यहाँलाई कार्यक्रममा स्वागत छ हजुर धन्यवाद नमस्कार सुरु गरौँ अहिले यो हिंसाको कुरा गर्दाखेरि हिंसाको अवस्था यो पछिल्लो अवस्था कस्तो छ पछिल्लो अवस्थामा हामीले आएर कुरा गर्नुपर्दाखेरि एउटा त उजुरी जुन हामीले भनिरहेछौँ अहिले बढिरहेको छ र दोस्रो अलिकति स्वरूप पनि परिवर्तन हुँदै गइरहेको जस्तो लागिरहेको छ स्वरूप भनेको चाहिँ कस्तो स्वरूप भनेपछि मान्छे अलिकति आर्थिक रूपमा सम्पन्नतातिर लम्किरहेछ हाम्रो देशका नागरिकहरू भनेपछि त्यहीँनिर अब त्यो विभिन्न विकृतिहरू पनि भित्रिने गरेका छन् र त्यसले गर्दाखेरि हिंसाको स्वरूप चाहिँ परिवर्तन भएको छ जसरी आर्थिक सम्पन्नता भयो मान्छे चाहिँ अब आधुनिकतातिर लम्किँदै गयो त्यो हेर्दै जाँदाखेरि अझ अझ फरक प्रकृतिका हिंसाहरू निम्तिन थालेका छन् पहिला हामीले आर्थिक पैसै नभएको कारणले मान्छेहरूलाई हिंसा भइरहेको थियो भनेपछि अहिले चाहिँ त्यो त्यो भएर पनि फेरि हिंसा हुन थालिसक्यो दुवैतिर अहिले रिपोर्टिङको कुराहरू उजुरीका कुराहरू विभिन्न माध्यमहरू खडा भएका छन् सरकारी माध्यमहरू जस्तै अब हामीले प्रहरी निकाय घरेलु हिंसाको जुन एउटा मुख्य उजुरी केन्द्र भनेर प्रहरीलाई भनेको छ प्रहरीमा पनि उजुरीहरू त्यत्तिकै पर्न थालिसकेछन् स्थानीय निकायमा पनि साधन स्रोत नभए पनि व्यक्ति नभए पनि त्यहाँ पनि केही न केही छिटपुट घटनाहरू दर्ता हुन थालेका छन् राष्ट्रिय महिला आयोगमा पनि त्यस्तै किसिमको उजुरीहरू बढिरहेको छ र विभिन्न गैर सरकारी संस्थाहरूमा समेत अहिले मेलमिलापको जुन कामहरू भइरहेछ त्यहाँ समेत उजुरीहरू परिरहेका छन् भनेपछि गाउँ समाजमा रहेको आमा समूहहरू विभिन्न सानो सानो समूहहरूमा पनि आफ्ना सानातिना घरले हिंसाका सम्बन्धमा भएका विवादहरूलाई लिएर त्यहाँ पनि मान्छेहरूको उपस्थिति हुने छलफल गर्ने मेलमिलाप गराउने विभिन्न अब तोकिएका निकायहरू बाहेक पनि यो उजुरीहरू अन्य निकायहरूमा पनि जान थालिसकेको त्यो स्वरूप भन्नुभयो यहाँले परिवर्तन हुन्छ ठ्याक्क स्वरूप अब यो परिवर्तन भएको स्वरूप र अगाडिको स्वरूप हेर्दाखेरि चाहिँ कस्तो थियो ठ्याकठ्याकी खालको अहिले चाहिँ कस्तो चाहिँ परिवर्तन भएर चाहिँ अब भनेपछि त यसले हिंसा अझै बढेको जस्तो पनि देखियो होइन कस्तो छ भनिदिनुहोस् न आजै मैले एउटा रिपोर्ट हेरिरहेको थिएँ जलवायु परिवर्तनले पनि घरेलु हिंसा थप्पेको छ भनेर मैले सुने अब त्यो हेर्दाखेरि अब कस्तो भन्दाखेरि मान्छेको खानपानमा परिवर्तन आएको छ मैले आर्थिक कुरा भने नि अहिले विभिन्न दोहोरी साँझहरू रेस्टुरेन्टहरू खुलेका छन् राति मान्छेलाई अलि लामो समयसम्म रात बिताउनको लागि एउटा ठाउँहरू उपलब्ध भएका छन् तर त्यो ठाउँहरूबाट जब मान्छे फर्किन्छ पक्कै पनि अहिले हाम्रो देशमा जुन एकदमै चर्चित अवस्था छ हाम्रो देशमा यो अल्कोहलको कुरा जुन आइरहेछ जहाँ रक्सीका कुराहरू आइरहेछन् त्यसले घरेलु सम्बन्धभित्र अलि अलि बढी हिंसा सिर्जना गरिरहेको छ मैले भने नि स्वरूप परिवर्तन मैले अघि पनि भने डान्स बारहरू रेस्टुरेन्टहरू अलि व्यापक रूपमा खोलिरहेछन् ती त मान्छेका अलिकति मनोरञ्जन गर्ने ठाउँहरू हुनुपर्ने थियो तर त्यसैले गर्दा पनि हिंसा निम्तिन थालिसकेको छ यो यो कुरा सहरतिरको हो कि गाउँतिर पनि यस्तै छ यो सहरतिर बढी देखिरहेको छ गाउँमा त अब रेस्टुरेन्ट कहाँ पाउनु सानो सानो घुम्टी र चौतारीहरू मात्रै हुन्छन् यो सहरतिरको अवस्था छ र त्यसरी अहिले शिक्षिक समुदायमा पढालेखा समुदायमा डक्टर इन्जिनियरका खेमाभित्र वकिलहरूका भित्र अलिकति आइएनजिओजहरूमा काम गर्ने त्यहाँभित्र पनि काम गर्ने कामकाजी महिलाहरूमा जुन अहिले देखिएको छ महिला पुरुष सबैमा त्यो घरली सम्बन्धभित्र जुन एउटा एउटा कस्तो भन्ने कस्तो अर्को अलिकति समस्या देखिरहेको छ त्यहाँ अब मलाई लाग्छ त्यो आपसी समझदारीमा आएको खोट हो आपसी समझदारीमा आएको एउटा एउटा मान्छेले ग्याप भन्छौँ नि एउटा दूरी भन्छौँ नि त्यो आएको हो त्यसको लागि मनोरञ्जनका साधन साधन स्रोतहरू जसरी जसरी जुड्दै गए मान्छेहरू एकअर्काबाट टाढिँदै गइरहेका छन् आपसी कुराहरू एकअर्कासँग आदान प्रदान नभएर मैले त्यही भएर यहाँ जोडेको कारण के भन्दा आर्थिक सम्पन्नता जसरी जसरी बढ्दैछ यो हिंसा त त्यति बेला त आर्थिक सम्पन्नता त मान्छे सुखी हुनुपर्ने हो नि आखिर त्यही अर्थको लागि नै मान्छेले आफ्नो परिवारको लागि आफ्नो सन्तानको लागि त्यो सुख प्राप्तिका लागि आर्थिक सम्पन्नतातिर दौडिन्छ भनेपछि त्यहाँ त्यो सम्बन्ध त झन् सुदृढ भएर जानुपर्ने हो नि त्यहाँभित्र अलिकति तिक्तता अलिकति खल्लोपन त्यहाँ सुरु भइरहेछ वैदेशिक रोजगारमा गएको परिवारहरूभित्र पनि घरले हिंसाको अवस्था अब श्रीमान हुँदैन त्यहाँ सासु ससुरा देवर नन्द आमाजुहरूले गरिरहेछन् वैदेशिक रोजगारमा गइसकेको परिवार जसले आफ्नो श्रीमती आफ्नो बच्चा आफ्नो आमा बुवालाई जिम्मा लगाएर गएको हुन्छ त्यहाँभित्र त्यो अवस्थाहरू भइरहेका भइरहेछन् विभिन्न मैले त्यही भएर भने अलिकति स्वरूपहरू यसका फेरिएका छन् हो यहाँले भन्नुभएको जस्तो स्वरूपसँग एउटा मिल्दो हामीसँग एउटा उदाहरण पनि छ जस्तो अब श्रीमती बुहारी माथि हुने हिंसा त हामीसँग अब सुन्दै आएको कुरा होइन अहिले चाहिँ आफ्नै छोराछोरी माथि पनि हिंसा हुँदो रहेछ भन्ने कुराको एउटा एउटा देखिने सुनिने एउटा उदाहरण हामीले ल्याएका छौँ जस्तो मानसिक यातना दिएर बाहिर हिँड्न समेत रोक लगाउने खालको एउटा एउटा महिलाको कथा चाहिँ सहकर्मी प्रियङ्का बुढाथकीले गर्नुभएको छ उहाँको छोटो कुरा सुनौँ पढि पनि रहेछु प्लस पत्रकारिता पनि गरिरहेछु स्नातक दोस्रो वर्ष कहिलेदेखि सुरु गर्नुभएको काम गर्न चाहिँ एघार कक्षादेखि किन सानै उमेरदेखि काम थाल्नु भयो नि महिला भएपछि वा भनौँ एउटा मानिस भएपछि आत्मनिर्भर चाहिँ बन्नुपर्ने रहेछ कसैमाथि डिपेन्ड भइयो भने चाहिँ एकदम हेपी नै रहेछ भनेर चाहिँ पहिलेदेखि एउटा माइन्ड मेकअप मेरो के थियो भन्दा अब यसलाई चाहिँ समत गर्न मिलेन त्यसपछि केही न केही काम चाहिँ अवश्य गर्छु आफ्नो खुट्टामा आफै उभिन्छु भन्ने चाहिँ आफू आत्मनिर्भर बन्छु भन्नुभयो पहिलादेखि सोच आएको रहेछ कसरी यो सोच आयो त तपाईँमा पारिवारिक सिचुएसन कस्तो सिचुएसन हाम्रो परिवार भनेको अब they पढेको परिवार पनि होइन हाम्रो बुवा साक्षर हुनुहुन्छ भन्दा हुन्छ होइन धेरै नपढे पनि साक्षर हुनुहुन्छ हाम्रो मम्मी चाहिँ पढ्नु भएको छैन उहाँले पहिलेदेखि हामीले देखेको उहाँहरू बिच झै झगडा हुने बच्चेदेखिको हाम्रो मानसिकतामा एकदम असर पर्थ्यो पिट्ने बुवाले हामीलाई पिट्ने मम्मीलाई पिट्ने त्यस्तो धेरै हुन्थ्यो राति अब राम्ररी सुत्न पनि पाइँदैन थियो बिहान उठेर जानु पर्थ्यो दुनियाँको अगाडि त खुसी छु भनेर नै देखाउनु पर्थ्यो तर खुसीभित्र लुकेको दुःख वा भनौँ आँसु कसैले पनि देख्दैन थियो भन्नुहुन्थ्यो मैले कमाएर खुवाउनु परेको छ तिमीहरू किन बोल्छौ लगायतका विविध कुराहरू भन्दाखेरि चाहिँ एउटा कलिलो दिमागमै मेरो असर परिसकेको थियो कि म पछि गएर आत्मनिर्भर बन्छु भनेर अब मैले खासमा पढ्ने भनेकै कलेजमा क्लास लिएको आधारमा हो घरमा त्यस्तो पढ्ने वातावरण त्यस्तो छैन एउटा बच्चाले आफ्नो आमा बुवाको आँखामा जुन गर्वको किरण देख्नु पर्थ्यो नि त्यो चाहिँ सम्भवतः मैले देख्न पाएको छैन अझसम्म पनि उहाँहरूको के हुन्छ भन्दा म ढिलाएँ मैले घरको काम राम्ररी सम्हाल्न पाएको छैन यो गरिनँ त्यो गरिनँ लगायतका कुराहरू हुन्छ कहिलेकाहीँ त म तेरो रेडियो स्टेसनको गएर मिक्सर सिक्सर फुटाइदिन्छु भन्ने साइप टाइपको पनि टर्चर दिनुहुन्थ्यो म लुकी लुकी जान्थेँ पछि चाहिँ अलिअलि चेन्जेस किन आयो भन्दा उहाँको साथीहरूले ए तेरो छोरीको मैले सुनेको थिएँ राम्रो गर्दै भनेर दुई तिनजनाको तर्फबाट अलिकति सजिलो भयो त्यसपछि यो टेलिभिजनमा आइसकेपछि त अलि अलिकति सजिलो त भयो तर यसमा पनि धेरै मलाई अवसरहरू आएको जस्तो विदेशबाट आउने प्रोजेक्टहरूको लागि लागि फिल्डमा जानुपर्ने त्यो कार्यक्रम बनाउनु पर्नेसम्म पनि आएको थियो तर उहाँ जुन पार्टीको फलो गर्नुहुन्छ त्यो पार्टीको नीतिले दिँदैन म छोरी मान्छे म जान मिल्दैन भन्ने हिसाबले रोक्नुभयो धेरै अवसरहरू गुमाएँ मैले अहिले पनि मलाई गाह्रो हुन्छ बेलुका आठ बजेभन्दा अलिकति ढिला भयो भने फोन आउन थाल्छ यत्तिकै पीडा सहेर बसिरहनु भएको छ तपाईँले कहिले सम्झाउने कोसिस गर्नुभयो त आफ्नो बुबालाई सम्झाउनको लागि धेरै प्रयास गरे तर सुन्नुहुन्न जब हामीले सम्झाउन खोज्छौँ उहाँ भन्नुहुन्छ ए तैँले मलाई सम्झाउने त यत्रो भइसक्यो मलाई सम्झाउने तिमीहरूले के बुझेछौ र मलाई सम्झाउनलाई यस्तो व्यवहार गरिरहँदा आफूमाथि हिंसा भयो जस्तो लाग्दैन तपाईँलाई नलाग्ने त कुरै भएन नि लाग्छ हिंसा सहनु हुँदैन भन्ने र हिँडिन्छ तर म धेरै हाँसु मान्छेले सोध्छ यसलाई केही दुःख नै छैन यसको जिन्दगी क्या आरामको छ मेरो साथीहरूलाई सम्म पनि थाहा छैन म कस्तो छु भनेर बाहिरबाट जब परिवार देख्छन् नि मान्छेहरूले त्यो देखेर कति रमाइलो परिवार कति खुसी जिन्दगी कति आरामको जिन्दगी जस्तो लाग्छ सबैलाई तर भित्रभित्रैबाट तोडिसकिएको स्थिति छ अर्को बाटोमा महिला हिंसा गर्नु हुँदैन भनेर भन्दै हिँड्ने म आफै महिला हिंसाको पीडित छु सायद बोल्न सक्ने क्षमता छैन भनौँ डरले भनौँ वा परिवारका अन्य सदस्यको बारेमा वा आफ्नै आमा बुवाको मायाले सम्मानले भनौँ मेरो मुखमा अझैसम्म पनि तालसा लागेको तालसा उगार्छु भनेर सोच्नु भएको छैन हुन्छ त्यस्तो सोचाइ आउँछ तर गर्न सकिन्न किन भन्दा मैले गएर बोले झन् रडाको टाइपको मचिन्छ घरमा अहिले हामीले सुन्यौँ मोहनाजी एउटा अब एकजना महिला हामीले उहाँको नाम चाहिँ दिएनौँ उहाँले भन्नुभएको थियो र पनि उहाँले अब उहाँ छोरी हो एकजना अब उहाँले भनेअनुसार त उहाँको आमाले पनि त्यसरी नै खेपेर बस्नु भएको छ उहाँ एउटा जुन पेसामा संलग्न हुनुहुन्छ अघि यहाँले भन्नुभयो जस्तै अब राम्रो प्राविधिक पेसाहरू डक्टर इन्जिनियर भने चाहिँ शिक्षित एउटा समुदाय एउटा प्रतिनिधित्व गर्नुहुन्छ यो कस्तो अवस्था हो उहाँले अब मलाई सबै थाहा छ उहाँ हिजो सहनु हुँदैन भन्ने पनि थाहा छ भइरहेको छ खेपिरहनु भएको छ उहाँको सबै कुराहरू सुन्दै जाँदाखेरि मैले देखेको एउटा पुरुषले म शासक हुँ म शोषक हुँ भन्ने जुन एउटा उहाँको मनमा बच्चै देखिरहेको उहाँको बुवाको मनमा महिलाहरूले काम गर्नु हुँदैन महिलाहरूले पुरुषसँग बराबरी गर्नु हुँदैन महिलाहरूले पुरुषको अगाडि ठुलो स्वरमा बोल्नु हुँदैन उसले आफ्नो अभिव्यक्तिहरू राख्न पाउनु हुँदैन भन्ने किसिमको मैले देखेँ र उहाँले उहाँको अभिव्यक्तिमा मैले एउटा कुरा अर्को पनि के पाएँ भन्दाखेरि मेरो पार्टीको नीतिले दिँदैन कुन चाहिँ पार्टीको नीति हो त्यो कुन चाहिँ दलको नीति हो महिलालाई पछाडि पार्ने मलाई लाग्छ उहाँले बोल्नुपर्छ उहाँले जुन कुरा एउटा बाल्यकालदेखि देख्दै आउनु भएको आफ्नो परिवारमा एउटा कलह देख्दै आउनु भएको छ त्यो कुरा उहाँले बोल्नुपर्छ र मलाई लाग्छ कुन चाहिँ पार्टीको नीति हो त्यो पार्टीको नीति पनि बाहिर ल्याउनुपर्छ अहिले दलहरूले पनि हाम्रो पार्टीको महिला हिंसा विरुद्धको नीति रहेको छ हामीले महिला हिंसा गर्ने व्यक्तिलाई आफ्नो पार्टीभित्र कारवाही गर्नेछौँ र हाम हामीले चाहिँ आफ्नो पार्टीको साधारण सदस्यबाट पनि निष्कासित गर्नेछौँ भनेर विभिन्न दलहरूका प्रतिबद्धता आइरहेछन् ठुल्ठुला दलहरूका प्रतिबद्धता आइरहेछन् त्यस कारणले उहाँले यी कुराहरूलाई बाहिर ल्याउनुपर्छ अर्को मैले उहाँको अभिव्यक्तिमा मैले अत्यन्त पीडा पनि देखेँ कतिपय यस्ता परिवारहरू पनि छन् हामी कहाँ जसले चाहिँ बच्चैदेखि आफ्नो घरमा आफ्नो आमा बुवाको लडाइँ देखेका हुन्छन् आफ्नो हजुरआमा र आफ्नो आमा बिचको लडाइँ देखेका हुन्छन् आफ्नो भनौँ न एउटा सासु ससुरा नन्द देवर आमाज्यू बिचको एउटा जुन तिक्तताको तितो अनुभव हुन्छ त्यो बच्चाहरूले देखेको हुन्छन् र यसले बाल मनस्थितिमा एकदमै नराम्रो नकारात्मक असरहरू पैदा गरिरहेको छ बच्चैबाट एउटा छाप छोड्छ पुरुष भनेको नराम्रो व्यक्ति हो भनेर एउटा छाप छोडिरहेको छ र घर परिवारको सम्बन्धभित्र बस्नु पनि एउटा नराम्रो छाप छोडिरहेको छ दक्षिण एसियाको कुरा गर्ने हो भने अझ विशेष गरी एसिया मुलुकको कुरा गर्ने हो भने संयुक्त परिवारको कल्पना छ त्यहाँभित्र संयुक्त परिवारभित्रको नकारात्मक र मान्छे चाहिँ एकल परिवारमा बस्नुपर्छ एक्लै अझ सक्यो भने एक्लै बस्नुपर्छ भन्ने जुन अहिले अहिले यो बाल बाल मनस्थितिमा परेको जुन एउटा नकारात्मक छाप छ त्यसले संयुक्त परिवारलाई पनि तोड्दै गइरहेको छ र एक्लै जीवन जिउनुपर्छ भन्नेतिर मान्छेलाई उन्मुख गराउँदै गइरहेछ यो सबै कुराहरूलाई के गर्दा पनि अलिकति नराम्रो अवस्था सिर्जना भइरहेछ एउटा समाज पनि विखण्डन भइरहेछ परिवार पनि विखण्डन भइरहेछ व्यक्ति व्यक्तिमा त्यो नकारात्मक सोच परिरहेछ त्यसकारण मैले के एउटा अनुरोध गर्न चाहन्छु सुनिरहनु रेडियो सुनिरहनु भएका श्रोताहरूलाई के पनि अनुरोध गर्न चाहन्छु होइन कुनै पनि समस्या छ त्यसको समाधान पनि त्यहीँनिर छ जुनै पनि समस्या अघि हामीले जसको अब कुरा सुन्यौँ उहाँले समाधान कसरी खोज्नु उहाँले उहाँको समाधान त मैले के देखेको एउटा अभिव्यक्ति उहाँको भित्र रहेको पीडालाई उहाँले बाहिर बाहिर ल्याउनु बाहिर ल्याउनु पर्यो उहाँले जसलाई पत्याउनुहुन्छ जसलाई जोसँग एकदमै नजिक हुनुहुन्छ आफ्नो साथी हुनसक्छ आफ्नो आमा हुनसक्छ मलाई लाग्छ उहाँको बुवा पनि हुनसक्छ छोरीहरूलाई बाहिर निस्किन दिनु हुँदैन भन्ने जुन एउटा मानसिकता थियो छोरीहरूले अहिले जसरी समाजमा उदाहरणीय कामहरू गरेर देखाएका छन् त्यसरी परिवारको बुवाको समेत शिर ठाडो भएको छ जुन काम छोराले गर्न सकेनन् त्यो छोरीले गर्न दे गरेर देखाएका छन् र परिवारले गौरव गर्व पनि गरिरहेको छ मलाई लाग्छ उहाँको बुवासँग अहिले जसरी बाहिरका व्यक्तिहरूले तपाईँको छोरी त राम्रै गरिरहेछ भने जुन बुवाले जुन स्याबासी पाइराख्नु भएको छ नि त्यो स्याब्बासीमा अहिले उहाँले बसेर आफ्नो बुवासँग कुरा गर्न सक्नुहुन्छ भने मलाई उहाँको कुराहरू सुन्दै जाँदाखेरि त्यो कुरा उहाँले आफ्नो बुवासँग गर्नुभयो भने सायद बुवाको पनि मन पग्लिने हो कि अब बुवाले पनि आफ्नो सोच परिवर्तन गर्ने हो कि हुन्छ मान्छेको कुनै एउटा बेला हुन्छ त्यो बेला चाहिँ एउटा त्यो त्यो खालको परिवारमा अवस्था आउँछ पारिवारिक बोझले पनि होला सायद त्यो कमाउने एउटा बोझ हुन्छ मैले यतिजनालाई पाल्नु परेको छ मलाई अरू एउटा दुईवटा हातहरू भइदिया भए त मलाई अलिकति बोझ मेरो घट्थ्यो सायद त्यो रिस उहाँकोमा छ कि परिवारको बोझले गर्दा त्यस कारणले घरेलु सम्बन्धलाई मैले कसरी पनि बुझिरहेको छु भन्दा त्यहाँभित्र चाहिँ हामीले सानो सानो कुरालाई राम्रो बनाउन सक्छौँ र त्यही सानो सानो कुरालाई सधैँको लागि एउटा क्यान्सर जस्तो घाउ पनि बनाउन सक्छौँ त्यस कारणले घरेलु सम्बन्धभित्र हामी जति खुलेर बोलेर आफ्ना कुराहरू समाधान गर्न सक्छौँ कुरा गरेर नै समाधान हुन्छ अहिले त मैले भने नि प्रविधिको युजले पनि प्रविधिको प्रयोगले पनि परिवारभित्र एउटा वितृष्णा विखण्डनहरू ल्याइरहेछ बिहान नौ बजे आफ्नो काम सुरु हुन्छ बेलुका छ बजे घर पुग्छ फेरि कम्प्युटर खोलेर बस्छ टेलिभिजनतिर बस्छ भनेपछि त्यो एउटा परिवारभित्र जुन कुरा गर्ने जुन संवाद गर्ने पहिलाको जुन एउटा संस्कृति थियो त्यो तोडिएको छ मान्छे सिरियलमा रमाइरहेछ मान्छे समाचारमा रमाइरहेछ मान्छे संवादमा रमाइरहेको छ आफूभित्र दिनभरि कसले कुन अवस्था बितायो बच्चा बच्ची कसरी बसे आमाले कसरी जीवन जिउनु भयो मेरो श्रीमतीले पनि काम गर्छिन् तिनी फर्केर आएपछि तिनको दिन कस्तो रह्यो राम्रो रह्यो नराम्रो रह्यो कार्यस्थलमा तिनले कस्तो खालको वातावरण खेप्नु पर्यो यो एकअर्कासँग आदान प्रदान गरेर मात्रै यसको समाधान हुन सक्छ जस्तो मलाई लाग्छ हामीसँग टेलिफोन सम्पर्कमा केही सहभागीहरू हुनुहुन्छ उहाँहरूको कुनै एकैछिन सुनौ अब भेरी एफएम सुन्दै हुनुहुँदो रहेछ सुर्खेतबाट गर्नुभएको छ टेकेन्द्र अरूले टेकेन्द्रजी कार्यक्रममा स्वागत छ मैले यो मेरो जिज्ञासा भन्नुपर्दा के लाग्यो भने एकदमै मलाई खुसी लाग्यो कि यो महिला हिंसा साह्रै पछाडि पऱ्यो चाहिँ हिंसा भएको छ भन्ने कुरा छ आफूबाट सचेत भएर पनि ए यति चाहिँ कान नेपाल सरकारले परिवर्तन कानमा व्यापारमा ल्याएको छ व्यापारमा उतार्न सकेको छैन होला जस्तो लागेको छ तर यसको लागि राजनीतिक दल नेपाल सरकार सरकार गैर सरकारी सबै एकजुट भएर एकजुट भएर लागि पर्नुपर्छ र आफू घरबाट लिनु हुँदै गाउँ हुँदा आफ्नो मनभित्र कुरा पनि महिला दिदी बहिनीहरूले के गर्नुपर्छ भन्ने जस्तो लाग्यो भने आफू सचेत भएर ल म कुनै कुराहरू पनि सिकाउने छुइनँ भनेर एकदम स्पष्ट रूपले चाहिँ हामीले सुन संस्थामा कुरो राख्न पाउँदा कुनै प्रतिनिधि भएर बनिएर अगाडि जाँदाखेरि अझै कुरा रोल राम्रो सिक्नुहुन्छ कि जस्तो लाग्छ तपाईँको सुझावको लागि धेरै धन्यवाद टेकेन्द्रजी विपिन कुमार हुनुहुन्छ म्याग्दीबाट उहाँले बागलुङ एफएम सुन्दै हुनुहुँदो रहेछ विपिनजी कार्यक्रममा स्वागत छ विपिनजी विपिनजीले हामीलाई सुन्न सक्नु भएन हामीसँग बै बैरागी चित्रबहादुर काइला हुनुहुन्छ रोल्पाबाट उहाँले रेडियो रोल्पा सुन्दै हुनुहुन्छ चित्रबाजी कार्यक्रममा स्वागत छ नमस्कार हजुर भन्नुहोस् तपाईँको के छ प्रश्न छ अथवा विचार छ बैरागीजी बैरागीजी रेडियो नसुन्नु होला हामीलाई क्वेसन राख्नुहोस् न हजुर यो महिला हिंसाको होइन उहाँको टेलिफोन सम्पर्क टुटिसकेको छ हामीलाई एकजनाले एसएमएस लेखेर पठाउनु भएको छ एसएमएस सोध्नु भएको छ एउटा प्रश्न उहाँले अब नाम र ठेगाना लेख्नु भएको रहेन रहेछ हुन त उहाँले सोध्नु भएको छ अलिकति महिला अधिकारवादीलाई नेताको दबाब आउँछ कि आउँदैन भनेर भन्नु भन्नुभएको छ अब यहाँले नै जवाफ दिइदिनुहुन्छ होला महिला अधिकारवादीलाई नेताहरूको पनि कस्तो खालको दबाब भन्न खोज्नु भएको हो त्यो अलिकति स्पष्ट पार्नु भएको भए मलाई जवाफ दिन सजिलो हुन्थ्यो र महिला विरुद्धको हिंसा जुन भइरहेछ त्यसलाई सचेतनामा परिवर्तन गर्नको लागि महिला अधिकारवादीहरूले नेताहरूलाई चाहिँ सचेत चाहिँ बेला बखत गराइराखेका हुन्छन् भनेपछि यो रोक्नलाई रोक्नलाई अनि उहाँको सायद उहाँको दबाब भनेको चाहिँ सायद यसलाई गुप्चो बनाउने मिलापत्र गर्ने त्यो व्यापक छ हेर्नुहोस् त्यो व्यापक छ महिलामाथि हुने हिंसाहरूलाई दबाउनलाई राजनीतिक दल पनि कम छैनन् त्यहाँ दबाउनुपर्छ यसलाई यस्ता यस्ता घटना घरभित्र हो मिल्नुपर्छ दलभित्रै मिलाउनुपर्छ बाहिर यसलाई सार्वजनिक गर्नु हुँदैन तर मैले के भन्छु भन्दाखेरि जुनै पनि कुरालाई अझ विशेष गरी हिंसालाई हिंसालाई हामीले अपराधको नजरबाट हेर्नुपर्ने बेला भइसकेको भइसकेछ कहाँ जुन यसले विकराल रूप लिँदै गइरहेको छ त्यस कारणले हिंसालाई उजागर गरेपछि मात्रै त्यसको निदान हामीले पाउन सक्छौँ होइन भने यो हिंसा जहिले पनि रहिरहन्छ र बसिरहन्छ यो हिंसाको कुरा गर्दा अब गरौँ अब घरेलु हिंसा आज हामीले यो अलिकति घरेलु हिंसाको ऐनमा टेकेर चाहिँ कुरा गरिरहेछौँ कुरा गर्दाखेरि अब घरभित्र हुने हिंसालाई घरेलु हिंसा भित्र समेटिन्छ तर यसो हेर्दाखेरि चाहिँ पचास पर्सेन्टभन्दा पनि बढी अथवा साठी पर्सेन्टको हाराहारीमा चाहिँ यो हिंसाभित्र महिलाहरू चाहिँ हिंसामा परेको देखिँदै देखिएको छन् यो सामान्य हो अब अरू चाहिँ अरूमा परेको त रिपोर्टिङ नभएर बाहिर नआएको हो अहिले रिपोर्टिङ रिपोर्टिङ भन्दा पनि उजुरी मैले भने नि अहिले सचेतना पनि एक किसिमको बढिरहेछ नेपालमा विभिन्न माध्यमहरू छन् त्यसका अब छलफल कार्यक्रमहरूमा पनि यो कुराको बहस भइरहेको छ सानो सानो अहिले समूहमा पनि यसको छलफल भइरहेको छ हिंसाको अहिले घरले हिंसा विशेष गरेर घरले हिंसाको उजुरी पनि बढिरहेको छ महिला अलिक बढी पीडित छन् महिला अलि बढी हिंसाको शिकार भएका छन् त्यसको कारण के छ भन्दाखेरि घरले हिंसा आफैले कारण मैले यसलाई यसरी भन्नु भन्नुपर्दाखेरि महिला अझ पनि उजुरी गर्न सक्षम छैनन् हेर्नुहोस् किन भनेपछि ऊ आश्रित छ ऊ आश्रित छ परनिर्भर छ आर्थिक रूपमा सम्पन्न छैन र उसले चाहिँ भनौँ न हाम्रो एकदमै चर्चित उखान छ जसको मानो खानु छ उसै विरुद्ध जानु छ होइन यो यो खालको अवस्था छ हामी कहाँ म मैले अहिले मेरो पति मेरो श्रीमान मेरो ससुराको विरुद्ध बोल्यो भने मैले घर छोडेर जानुपर्छ मैले धेरै दाइजो लिएर आएँ तैपनि मैले घर छोड्नुपर्छ उसले त आखिर दाइजो त लिएर आइसिन् जुन जुन कारणले त्यहाँ हिंसा निम्तिन्छ एउटा घरले हिंसा निम्तिनेको एउटा प्रमुख कारण दाइजो पनि हो र यदि कमाउने श्रीमती छ र उसकै नाममा उसैले आफैले कमाएर जोडेर बनाएको घर छ तैपनि उही छोडेर जानुपर्छ कस्तो बाध्यता छ हाम्रो समाजको उसले राति ढोका खोलेन भने ढोका फोडेर हस्बेन्ड घरभित्र आउँछ सो यो यो खालको र अहिले प्रहरी स्थानीय निकाय राष्ट्रिय महिला आयोगै किन नभनौँ त्यो जहाँ पनि उजुरी गर्छ यो घरले हिंसा ऐनले के बोलेछ स्पष्ट रूपमा भन्दाखेरि मेलमिलाप गराउनु भनेको छ यो तिनटै निकायलाई मेलमिलाप गराउनु नसकेमा अदालत पठाइदिनु भनेको छ अब यो नब्बे दिनभित्र घरले हिंसा भयो भने नब्बे दिनभित्र उजुरी गरिसक्नु पर्नेछ भन्छ पैँतिस दिनभित्र मेलमिलाप गराउन सकेन भने अदालत पठाइदिनु भन्छ अब यो कस्तो अवस्था छ भन्दाखेरि हो म मैले मैले पनि मान्दैन तत्काल घर हिंसा हुने बित्तिकै अदालतै जानुपर्छ हस्बेन्डलाई थुनाउनै पर्छ श्रीमानलाई थुनाउनै पर्छ भन्ने पनि छैन तर यसलाई अलिकति हामीले जो अहिले मुख्य कारक भनेको घरले हिंसा बढी हुने भनेको श्रीमान र श्रीमती बिचमा हुने हो कि छोरी आमा बुवामा अलि अलिक कम देखिन्छ हजुर भनौँ न आमा बुवाले आफ्नो बच्चाप्रति गर्ने मात्रै अलिक कम छ तर बढी अहिले देखिएको भन्दाखेरि श्रीमान र श्रीमती बिचमा देखिन्छ हिंसा र यसमा चाहिँ अब तत्कालै मैले भने नि बसेर समाधान पनि खोज्न सकिन्छ त्यसले विकरा विकराल रूप लिइसकेछ भने छुट्टिएर पनि जानुपर्छ भन्छु म र महिलाहरूले चाहिँ अब म म एकदमै कमजोर छु म आर्थिक रूपमा केही गर्न सक्दैन म एकदमै पछाडि परेको छु अशिक्षित छु त्यो कुरालाई पनि अलिकति बिस्तारै आफ्नो सम्पन्नता आफ्नो आफ्नो आफ्नो आत्मविश्वासलाई चाहिँ एउटा कायम राख्दै अगाडि बढ्नुपर्छ हामीसँग अरू केही थप सहभागीहरू हुनुहुन्छ रोल्पाबाट हुनुहुन्छ अस्मिता पुन मगर अस्मिताजी कार्यक्रममा स्वागत छ धन्यवाद हजुर भन्नुहोस् हजुर अतिथिलाई पनि नमस्कार हजुर नमस्कार अस्मिताजी मेरो जिज्ञासा के छ भने अब भनौँ न एउटै आमाले जन्माएको छोरा छोरी बराबर यो दुई सन्तान छोराछोरी त बराबर नै हुन् तर पनि अब छोराले धेरै अधिकार पाउँछ आमा बाबाको सम्पत्ति खान पाउँछ होइन अनि छोरीले चाहिँ त्यति पर्याप्त वातावरण त्यति उसको बुवा आमाको सम्पत्ति खान नपाउने रे त्यस्तो समस्या छ भनेपछि म त एउटा छोरी मात्र भएको मेरो बुवा आमासँग छोरा हुनुहुन्न नि अनि के अरे एउटा बुवा आमाले त राम्रै गर्नुहुन्छ तर पनि यता समाजबाट छोरा छैन भनेर यावा कुराहरू गर्ने अनि छोरा नगएकै कारणले अब बुवा आमालाई पनि त्यस्तो नराम्रो दृष्टिकोण हेर्ने भएको समस्या पाइएको छ अनि तपाईँलाई पनि समस्या ल्याएको छ घरभित्र आफ्नो घरभित्र त होइन नि अब घरमा त छोरा नभए पनि छोरी भए पनि अब सन्तानै हुन् आमा राम्रोसँग पाल्नुपर्छ खुवाउनुपर्छ भनेर नै प्रेरणाहरू दिनुहुन्छ बुवा आमाले तर पनि अब बाहिरबाट हेर्ने बेला एकदमै अस्मिताजीलाई म एउटा राम्रो राम्रो उहाँले एकदमै राम्रो प्रश्न उठाउनु भयो र यसको जवाफ चाहिँ हामीले लिइहाल्नुपर्छ हामीका हाम्रो देशको संविधानले पनि छोरा र छोरी पैतृक सम्पत्तिमा समान अंशियार हुन् भनेर भनेको छ र हाम्रो नेपालको कानुन जुन छ मुलुकी ऐन मुलुकी ऐनले पनि छोरा र छोरी बराबर अंशको हकदार हुन्छन् हाम्रो समाज कस्तो छ भन्दाखेरि अस्मिताजी छोरालाई बढी प्राथमिकता दिने संस्कृति धार्मिक परम्परा हाम्रो समाजमा छ छोराले नै आमा बुवालाई मुखाग्नि दिने छोरा नै बैतर्णी तर्ने एउटा आधार हो भनेर जुन तोकिएको छ त्यस कारणले यो विकृतिहरूभित्र छिरिएको छ समाजभित्र छिरेको छ र छोरा चाहिँ एउटा प्राथमिक विषयको रूपमा रहेको छ तर कानुनले त्यो कुरालाई अब मान्न छोडिसकेको छ हाम्रो संविधान एकदमै धर्मनिरपेक्ष संविधान हो अहिले हाम्रो देश नै धर्मनिरपेक्ष देश भइसकेका छ र मैले जोड किन भनेको तपाईँलाई भन्दाखेरि धार्मिकतामा टेकेर जुन कुराहरू अहिले समाजभित्र छोरा बढी महत्त्वको विषय छोरी चाहिँ अर्काको घर जाने तर अहिले तपाईँले अधिकांश हाम्रो नेपाली समाजमा हेर्नुहुन्छ भने छोरीले घर परिवार धानेको छ छोरीले आमा बुवालाई पालिरहेका छन् छोराको घरमा गएपछि त छोराले त आश्रमै पुर्याइदिँदो रहेछ वृद्ध आश्रमै पुर्याइदिन्छ आफ्नो आमा बुवालाई त्यस छोरी भनेको सन्तान हो भनेर बुझ्नुपर्छ छोरा र छोरीमा कुनै विभेद छैन कानुनले कुनै विभेद नगर्नु भनेको छ र त्यस्तो विभेद कसैले गरेछ भने दण्ड पनि दिने भन्ने भनेको छ त्यसकारण अस्मिताजी तपाईँको आमा बुवालाई तपाईँले राम्रो हेरविचार गर्नुभयो भने स्वर्ग यहीँ छ उहाँलाई पनि यो सम्झाउनुहोस् नर्क र स्वर्ग भनेको कुनै आकाशको कुनै कुनामा होइन कि संसारभित्रै हामीले पाउँछौँ अरू थप अरू थप सहभागीको कुरा हामी एकैछिन सुनाउँ वर्गखाँचीबाट अनलाइनबाट हामीलाई सुन्दै हुनुहुन्छ भरत भूषालले भरतजी कार्य कार्यक्रममा स्वागत छ नमस्कार अतिथिलाई पनि नमस्कार नमस्कार मेरो प्रश्न अथवा विचार के छ भने यो महिलाको हिंसाको सन्दर्भमा कुरा गर्दा महिलाहरू बिच नै युनिटी भए जस्तो एकता भए जस्तो देखिँदैन कि एउटा घरमा मानव सासूले बुहारीले गर्ने व्यवहार र ससुरालले बुहारीले गर्ने व्यवहारमा पनि यो हरेक रूपमा चाहिँ भिन्नता देखिन्छ किनभने सासूले नै दबाएर राखेको अवस्थामा पनि यता गरेर देख्न पाइन्छ एउटा कुरा अर्को कुरो यो यहाँको अभियान जुन छ महिला हिंसा विरुद्ध यो केवल चाहिँ अलि बढी सहरमुखी भयो त्यो दुध दराज गाउँसम्म पुग्नुपर्ने स्थिति पुगेको थिएन एउटा कुरा अर्को कुरो यो हिंसाहरू चाहिँ बढ्दै गएको कि अथवा यो चाहिँ भरतजीको हामी सवालमा एकैछिनमा आइहाल्छौँ अर्को एकजना सहभागीको कुरा सुनौँ रेडियो सरलाई सुन्दै हुनुहुन्छ सरलाईबाट हामीलाई फोन गर्नु भएको छ राज पोखरेलले राजी कार्यक्रममा स्वागत छ धन्यवाद दिदी नमस्कार नमस्ते हजुर भन्नुहोस् तपाईँको प्रश्न विचार के छ दिदीलाई नमस्कार गर्नु नमस्कार नमस्कार मेरो विचार पहिला के छ भने नेपालमा महिला हिंसा बन्नुको प्रमुख कारण मलाई चाहिँ एक नम्बरमा दाइज प्रथा जस्तो लाग्छ र सबैभन्दा बढी महिला हिंसा तराईको मध्ये चाहिँ महिलामाथि भएको छ तपाईँ तराईकै एउटा मुस्लिम समुदायको शिक्षित र कानुन विज्ञको हैसियतको तर्फबाट महिला हिंसा निगुल पार्नको लागि कस्तो गर्नु र सङ्घर्ष गर्नु भएको छ प्रश्न पारेर आभारी हुनु थियो भन्ने मेरो जिज्ञासा अर्को एकजना सहभागीको हामी कुरा लिइहालौँ इलामबाट अर्चना राई हुनुहुन्छ अर्चनाजी कार्यक्रममा स्वागत छ हजुर नमस्ते नमस्ते हजुर अचनाजी रेडियो नसुन्नु होला कृपया उहाँको टेलिफोन सम्पर्क टुटिसकेको छ शुक्ला फाटा एफएम सुन्दै हुनुहुन्छ महेन्द्रनगरबाट फोन गर्नुभएको छ हामीलाई काशी सिंह कार्कीले काशी सिंहजी कार्यक्रममा स्वागत छ सर नमस्ते नमस्कार हजुर नमस्कार उहाँलाई पनि अतिथिजीलाई पनि स्वागत छ हजुर नमस्कार हजुर अलिकति मेरो विचार अलिक सुनिदिनु पर्ला पुरै विचार हजुर अलिकति छोटकर यहाँ पनि भनिदिनु होला नै हो तर कुनै कुरा अलिकति स्पष्ट नपार्दाखेरि अलिकति ऊ पनि हुन्छ है हजुर अस्ति यो आएको कि सय हप्ताको आइपुगे सोमबारको उसमा यो कान्तिपुरमा कान्तिपुरको सम्पादकीयमा बडा राम्रो लेख्नुभएको थियो उहाँले यो महिला हिंसा जो छ नि हजुरको यस सम्बन्धमा उहाँहरूको को विचारसित म एकदम सबै त्यस्तो बुझ्यो कि उहाँले लेख्नुभएको थियो कि यो महिला अन्तर्राष्ट्रिय जो यो महिला हिंसा विरुद्धमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले यो महिला हिंसा कम गर्नुको सट्टा यसलाई बढाइ चढाइ गरेर अरू रकम लिएर अरू सहायता राखेर हाई हाइलाइट गरेर यस्तो छ यो यसैले बढी काम नगरेको भने होइन कि यसलाई धेरै यसो संस्थाहरूले यस्तो गरिरहेका छन् र महिलाहरूको त्यो विरुद्धमा हिंसा विरुद्धमा काम गरिरहेका जति संस्था छन् ती धेरै जसो हिंसा गर्ने त साठी पर्सेन्ट त भर्खरै साठी भन्नुभयो त्यो भन्नु मेरो विचार नब्बे पर्सेन्ट हिंसा त्यो महिलाबाट महिलाबाट नै भइरहेका हुन्छन् यसलाई हाइलाइट गरेर बढीभन्दा बढी सहायता दिएर एक त राष्ट्रिय अन्तर्राष्ट्रिय उसबाट आउने सहायता नै रकम नै अनसिन हुन्छ कति आउँछ कति बाँच्छन् पारदर्शी छैन यसको विषयमा दुई हजार बयालिस सालदेखि नै यो हुनुपर्छ भनेर सरकार को जस्तै आउने रकम सरकार मार्फतमा आएर त्यस्तै किसिमको खर्च गर्नु हुँदैन तर त्यस्तो गर्दाखेरि उनीहरूले मन खर्च गर्नु पाउँदैन त्यसैले उनले यसलाई इन्कार गरिरहेका छन् है हजुर यही किसिमले यिनीहरूले जो अन्तर्राष्ट्रिय जो अधिकार गर्ने छन् नि महिलाहरूको यिनीहरूले अरू यसलाई घटाउनुको सट्टा हाइलाइट गरेर सञ्चार माध्यममा हाइलाइट गरेर सानोलाई पनि ठुलो बनाएर तिलको पर्वत बनाएर बढी सहायता लिने गरेका छन् यहाँलाई त्यस्तो लाग्छ होइन त्यो मैले अस्ति त्यो कान्तिपुर दैनिकको सम्पादकीयमा पनि पढाएको थियो बडा राम्रो लेखाएको थियो हजुरले आज हो कि सोमबारको है र त्यस्तै किसिमको उहाँको स विचारसित म सहमत भए हुनाले यो त्यति हाइलाइट गर्नुभन्दा कम गरेर गरे पनि हुन्छ काम किनकि हाइलाइट गर्दाखेरि उनीहरूले बढी सहायता पाउने रहेछन् कि हजुरको धन्यवाद यहाँलाई मोहनाजी केही केही कुरा चाहिँ अब हामीले आइसकेको कुरालाई अब छोडिदिउँ उहाँहरूको सम्बोधन गर्न लागेको भरतजीले सोध्नु भएको थियो केही कुरा अनि हजुर अब कस्तो छ भन्दाखेरि विभिन्न विचारहरू आए यहाँ चाहिँ मैले भन्नु पर्दाखेरि तर यो कुरालाई चाहिँ अलिकति महिलाले नै महिलामाथि हिंसा गर्छ भन्ने कुरा चाहिँ म त्यति पत्याउँदैन केही छन् अपवादको रूपमा केही छन् यो परापूर्व कालदेखि नै सासूले बुहारीमाथि जुन एउटा गर्दै आएको छ नि त्यो सासूले पनि आफ्नो सासूबाट केही कुरा खेपेको हुन्छ र उसले त्यही कुरालाई हस्तान्तरण गर्दै जान्छ अथवा भनौँ उसले आफ्नो बुहारीलाई पनि त्यही किसिमको व्यवहार गर्न खोज्छ त्यो चाहिँ राम्रो होइन त्यो बिस्तारै गएर हट्छ हेर्नुहोस् बिस्तारै गएर खत्तम हुन्छ र अर्को कुरा के भन्दाखेरि नि हामीले बुझ्न सकिरहेको छैनौँ हामीले अहिले समानता र सम्मानको कुराहरू गरिरहेछौँ र समानता र सम्मानको कुरा गर्दै जाँदाखेरि अहिले पनि महिलाको स्थान चाहे तराईमा होस् चाहे चाहे पहाडमा होस् तल नै हामीले देख्छौँ हामी धेरै कुराहरू तपाईँ हामी दुई चारवटा घरमा घुमेर हेरौँ खाना पाकिसकेपछि सबैभन्दा लास्टमा बुहारी र आमाले खानुहुन्छ किन त्यस्तो अवस्था त्यो होइन र हिंसा सोधौँ न हामी हामी सबैजना एकै ठाउँमा बसेर किन खाना खान सक्दैनौँ नदेखिने खालको भए पनि हिंसा त भयो त्यो त्यो खाना चाहिँ अब लास्टमा खाने मान्छेलाई त पुग्दैन नि बस्दैन नि केही कुरा पुग्दैन नि त्यो किन भइरहेछ आखिर उसलाई पनि त एउटा पौष्टिक खाना खानुपर्ने हो मैले सानो एउटा उदाहरण मात्रै दिएँ त्यसपछि अर्को कुरा के गर्न के हामीले बुझ्न सक्छौँ भन्दाखेरि परिवारमा छोरा र छोरी दुइटै छ भने ऊ चाहिँ यदि बाहिर घुम्न गएको छ भने छोरा र छोरी दुइटै गएको छ भने बुवाले छोरालाई कहिले पनि भन्नुहुन्न न बुवाले छोरीलाई भन्नुहुन्छ बुवाले आमालाई भन्नुहुन्छ छोरीलाई अलिक छिटो घर फर्केर आइज भनिस् त्यो पर्दा पछाडि को छ त्यो हामीले हेर्दैनौँ आमालाई कसले भन्न लगायो त्यो कुरा सासूलाई वंश धान दिने मान्छे चाहिँदैन के ससुरालाई चाहिन्छ वंश धान दिने मान्छे छोरी छिटो घर आऊ भनेर बुवाको चिन्ताको विषय हुन्छ आमा आमालाई भनेर चाहिँ सोध्न पठाइन्छ सो त्यस कारणले हामीले भित्र चाहिँ को छ लुकेको त्यो हामीले हेर्दैनौँ र हामीले बाहिर के देख्छौँ भन्दा सासूले बुहारीलाई छोरै चाहिन्छ भनेको हामीले सुन्न देख्छौँ बुहारीलाई टाउको ढाकेर बस भनेर हामीले त्यो देख्न चाहन्छौँ अथवा एउटा एउटा एउटा एक खालको बाहिरको मान्छे आयो भने बुहारी अलि सभ्य भइदियो अलिक छिटो आइदिनु यस्तो खालको सासूले भनेको हामी देख्छौँ तर <coughs> सम्मान र त्यो कसलाई त्यस बढी मान मर्दन सम्मान र प्रतिष्ठाको चिन्ता हुन्छ भन्दा ससुरालाई श्रीमानलाई हुन्छ त्यो कुराहरू मैले महिलालाई महिला नै महिलाको दुश्मन हुन्छ भन्ने जवाफमा मैले उहाँहरूलाई जवाफ दिन खोजेँ त्यसपछि दाइजो प्रथाको तत्काल भनेर त्यो मेरो पनि मान्यता हो हेर्नुहोस् र म पनि अब तराईकै मान्छे हुँ र तराईमा चाहिँ दाइजोको एउटा विकराल रूप छ यो तराईमा मात्रै होइन अहिले पहाडतिर पनि आइसकेको छ हामीले देख्न मात्रै नसकेको शिक्षित समाजमा एकदमै धेरै छ यो र अब यो कस्तो छ भने यसको सक्षमता र यसको दाइजोलाई हामीले निर्मूल पार्ने एउटा मुख्य कारण के भन्दाखेरि छोरा र छोरीलाई बराबरको शिक्षा दिउँ र बराबर उहाँहरूलाई आफ्नो खुट्टामा उभ्न उभिएर मात्रै विवाह बन्धनमा बाँधिनको लागि हामी गरौँ होइन भने यसको दाइजोको निराकरण हामी कहिले गर्न सक्दैनौँ अर्को कुरा अन्तर्राष्ट्रिय सङ्घ संस्थामाथि जुन आरोपहरू लाउनु भएको छ त्यो अन्तर्राष्ट्रिय सङ्घ संस्थाले नै पुष्ट्याइ गर्नुपर्छ मैले राष्ट्रिय महिला आयोगको प्रतिनिधित्व गर्छु र राष्ट्रिय महिला आयोगमा त्यस्तो किसिमको अन्तर्राष्ट्रिय सहयोग पनि त्यति धेरै छैन हामी क्या एकदमै सानो शून्य प्रतिशत भने पनि हुन्छ शून्य दशमलव कति प्रतिशत भन्यो शून्य मात्रै भन्यो भने चाहिँ एकदमै थोरै अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट चुहेको एउटा भन्छौँ नि बजेट त्यो बजेट मात्रै हामी कहाँ आउँछ त्यसले त केही पनि पुग्दैन यो बढाइ चढाइ गर्ने कुरामा म त्यति विश्वस्त चाहिँ छैन बढाइ चढाइ गर्ने कुरामा म त्यति विश्वस्त छैन हाम्रो समाजमा महिलामाथि हुने हिंसाको एकदमै विकराल रूप चाहिँ छ यो बाहिर आइरहेको छ र ती अन्तर्राष्ट्रिय संस्था जसले सानो तिनो कुरालाई ठुलो बनाएर यदि प्रस्तुत गर्छन् भने त्यस्तालाई पनि कारवाहीको दायरामा नेपाल सरकारले ल्याउनुपर्छ हामीसँग एसएमएस गरेर सोध्नु भएको छ यहाँलाई एउटा व्यक्तिगत प्रश्न सोध्नु भएको छ अनि अर्को चाहिँ अब बेलबारी घटनासँग रहेर सोध्नु भएको छ दुई तिनवटा प्रश्न छन् म यहाँलाई म यो दुईवटा प्रश्न अगाडि सुनाउँछु एउटा चाहिँ छोटोमा जवाफ दिनु होला विनोद शर्माले जुम्लाबाट सोध्नु भएको छ मोनाज्यू महिला हिंसाका घटना न्यूनीकरण गर्न र जनचेतनाका लागि जुम्लामा शाहकारले स्थापना गर्ने कुरा चलेको थियो थियो प्रक्रिया के भइरहेछ भन्नुभएको छ यसलाई एकदम म तपाईँलाई अरू क्वेसन सोधेपछि मात्रै यो राष्ट्रिय राष्ट्रिय म यो एउटा सानो एउटा जुम्लाको चाहिँ दिइहाल्छु राष्ट्रिय महिला आयोगले अहिले आफ्नो संस्थागत विस्तारको लागि अध्ययन थालेको छ यो सत्तरी एकहत्तरमा हामी अध्ययन गर्छौँ र त्यसपछि अध्ययनको परिणाम आइसकेपछि अनि शाखा कार्यालय विस्तारको लागि प्रक्रिया अगाडि बढ्नेछ यो बेलबारी घटना यहाँ पनि प्रत्यक्ष जानुभएको थियो तपाईँलाई यसलाई प्रश्न सोध्नु भएको छ यो चाहिँ विचार विवश विचार तिमिल सिन्हाले भनेर सोध्नु भएको छ नमस्कार भनेर भन्नुभएको छ अतिथिज्यूलाई चाहिँ अनि के बेलबारी घटनामा चाहिँ महिला हिंसा भएको हो कि होइन यदि हो भनेदेखि चाहिँ अझै पनि यस्तो घटनाको दोषीलाई किन चाहिँ देशका ठुला पार्टीहरूले चाहिँ ढाकछुप गर्न खोज्दैछन् भन्नुभएको छ एउटा कानुनसँग जोडिएको प्रश्न पनि म यसलाई जोडिहाल्छु हामीले थोरै कानुन पनि केलाउँ होला धीरेन्द्र सिन्हाले महेन्द्रनगरबाट सोध्नु भएको छ घरेलु हिंसा सम्बन्धी कानुन बनेको छ तर यो कानुनको विषयमा पीडित भइसकेपछि मात्र थाहा पाउँछन् महिला आयोग जस्ता निकायले घरेलु हिंसा भइसकेका घटनाको विषयमा मात्र बोलेको वा चासो लिएको सुनिन्छ यो कानुनको विषयमा पहिले नै जानकारी गराउने जिम्मा आयोगले लिए हुँदैन र घटना भइसकेपछि हामीले यो काम गऱ्यौँ भनेर दावी गर्नुभन्दा त्यस्ता घटना हुनै नदिन आयोगले पहल गर्नु पर्दैन भनेर सोध्नु भएको छ म कानुनकै विषयमा अलिकति जवाफ दिइहालौँ त छोटोमा वास्तवमा राष्ट्रिय महिला आयोगको एउटा महत्त्वपूर्ण काममध्ये जनचेतना पनि हो घटना घटिसकेपछि मात्रै हामी जाँदैनौँ हामीले जनचेतनामूलक अब भनौँ न अब हाम्रो साधन स्रोतले भ्याएसम्म आयोगको साधन स्रोतले भ्याएसम्म हामी काठमाडौँमा केन्द्रित एउटा संस्था नेपाल सरकारले स्थापना गरेको त्यसलाई नै अब हामी जनचेतना फैलाउनका लागि प्रत्येक वर्ष हामी पन्ध्रवटा जिल्ला पन्ध्रदेखि बिसवटा जिल्लामा हामी जान्छौँ एकपटक गइसकेको जिल्लामा हामी जाँदैनौँ र त्यो यो ज यो जनचेतनामूलक कार्यक्रम नै हुन्छ त्यहाँको स्थानीयसँग त्यहाँको ग्रामीण महिलाहरूसँग हामी छलफल गर्छौँ र नेपालमा भएको महिला विरुद्धको हिंसा सम्बोधन गर्ने कानुनहरूबारेको जानकारी पनि गराउँछु त्यो मैले भनिसकेँ घटना घटिसकेपछि त्यो पीडितको क्षतिपूर्ति र पीडितको पीडितको न्यायिक पहलको लागि भनेर हामी जान्छौँ दुईवटा दुईवटा पाटोमा हामी काम गर्छौँ एउटा पूर्व सूचनामा काम गर्छौँ भनेपछि एउटा घटना घटिसकेपछि काम गर्छौँ र अर्को कुरा चाहिँ अर्को प्रश्न के थियो अर्को प्रश्न चाहिँ उहाँले बेलबारी घटनामा सोध्नु भएको छ अलिकति यसलाई चाहिँ यो जहाँ डिटेलमा जान हामीलाई टाइम पुग्दैन अलिकति छोटकरीमा प्रत्यक्ष रूपमा महिला हिंसा भएको छ तपाईँ हामी सबैलाई थाहा छ देशव्यापी रूपमा थाहा छ प्रत्यक्ष रूपमा महिला हिंसा भएको छ र अब यो घटना घटिसकेपछि पीडितको न्याय पीडितको पीडितले पाउने न्याय पीडितले पाउने क्षतिप्रति स्पष्ट रूपमा राज्यले व्यवस्था गर्नुपर्छ भने हिजै राष्ट्रिय महिला आयोगले पत्रकार सम्मेलन मार्फत पनि भनिसकेको छ र अब यो घटना हुन नदिनको लागि देशका प्रत्येक नागरिकले नेपालको कानून पालना गर्नुपर्छ कसैलाई पनि महिला हिंसाको घटनामा गाउँ समाजले बसेर छलफल गर्ने अधिकार नेपालको कानुनले दिएको छैन त्यो अदालत प्रहरीले निर्कोल गर्ने हो प्रहरीले त्यो घटना सम्बन्धी अनुसन्धान गर्ने अदालतले न्याय गर्ने हो गाउँ समाजमा हुने छलफल भनेको कुलो पानी पधेरो विकासको छलफल हुनुपर्छ महिलामाथि कुनै पनि अपराधको विषयमा त्यहाँ छलफल हुनु हुँदैन र गाउँ समाजलाई कसैले पनि अधिकार दिएको छैन कुनै पनि कुनै पनि नेपालको कुनै पनि कानुनले गाउँ समाजलाई महिलामाथि हुने हिंसा अथवा अपराधमाथि हुने अपराधमाथिको छलफल चलाएर फैसला सुनाउने अधिकार छैन त्यस्तो गाउँ समाजलाई पनि कारवाही हुनेछ र कुनै पनि राजनीतिक दलले त्यस्ता व्यक्तिलाई संरक्षण दिनेछ भने नेपाल नेपालको कानूनले उहाँहरूलाई पनि कारवाही गर्न सक्छ हामीसँग केही सहभागी हुनुहुन्छ उहाँहरूको विचार एकदम छोटोमा सुनौँ हामीसँग समय थोरै भए पनि उहाँहरू टेलिफोनमा पर्खेर बसिरहनु भएको हुनाले गर्दाखेरि मनासुले एफएम सुन्दै हुनुहुन्छ गोर्खाबाट सुजन प्रेमीले फोन गर्नुभएको छ सुजनजी कार्यक्रममा स्वागत छ सुजनजी सुजनजीले हामीलाई सुन्न सक्नु भएन अब सुजनजी हामीले यसपालि तपाईँलाई लिन सकेनौँ अब मोहन मिनु शेर्पा शेर्पा हुनुहुन्छ शङ्खा सहबाट मिनुजी कार्यक्रममा स्वागत छ मिनुजी मेनुजीसँग पनि हाम्रो सम्पर्क हुन सकेन अच्छा अर्चना राई हुनुहुन्छ इलामबाट अघि टेलिफोन काटेको थियो उहाँले फेरि फोन गर्नुभएको छ अर्चनाजी कार्यक्रममा स्वागत छ अर्चनाजी एकदम छोटोमा अब समय सकिसकेको छ तपाईँ एकदम छोटोमा आफ्नो कुरा राख्नुहोस् त मेरो एउटा प्रश्न छ है दिन प्रतिदिन हिंसा उत्पीडन बढिरहेको छ ऊ न्याय पाउनको लागि कम्युनिस्ट विचारमा जान्छ तर त्यहाँ जो पहुँचवाला पैसावाला छ उसको कुरा मात्र सुनाइ हुन्छ कहाँ सबैलाई बराबर भनेको छन् तर त्यहाँ त्यस्तो भएको छैन जो गरिब छन् पहुँचवाला छैन उनीहरूले कसरी न्याय पाउने होला यो बताइदिनु हुन्छ तपाईँको जिज्ञासामा एकछिन आइहाल्यौँ म्याग्दीबाट विपिन कुमार हुनुहुन्छ उहाँको फोन टेलिफोन काटेको थियो फेरि फोन गर्नुभएको छ उहाँको कुरा छोटो सुनिहाल्यौँ विपिनजी कार्यक्रममा स्वागत छ विपिनजी विपिनजीले हामीलाई फेरि सुन्न सक्नु भएन अर्चनाजीको जवाफ अलिकति थोरै दिनुहोला नेपालको कानुनले पहुँचवालाले मात्रै न्याय पाउँछ भनेको छैन त्यो गलत हो त्यो गलत धारणा हो त्यस कारणले नै कानुनबारेमा चाहिँ गलत धारणाहरू धेरै आइरहेका छन् गरिब र निमुखाको लागि पनि नेपालको कानुनले न्यायिक प्रक्रियाको लागि व्यवस्था गरेको छ नि शुल्क न्याय पाउनको लागि व्यवस्था गरेको छ हो पक्कै पनि हाम्रा जति पनि न्यायिक प्रक्रियाका संरचनाहरू छन् त्यहाँ महिला महिला कर्मचारी नभएको कारण कारणले <coughs> महिलाका मुद्दामा सुनाइ हुनेमा कमी रहेको छ हामी स्पष्ट भनिरहेछौँ प्रहरीमा पनि महिलाहरू कम भएको भएर अहिलेको यो अवस्था आएको छ र प्रहरीमा हामीले जति धेरै महिलाहरू ल्याउन सके त्यति धेरै संवेदनशीलतामा पनि विकास हुनेछ महिला कर्मचारी बढाउनु पर्यो बढाउनु पर्यो न्यायिक सेवामा पनि त्यही छ महिला न्यायाधीशहरूको कमी छ अहिले दुई चारजना गणित चुनेका न्यायाधीशहरू छन् अहिलेको नियुक्तिमा पनि महिला न्यायाधीशहरू पाउन सकेन त्यसकारणले जनसङ्ख्या बाहन्न प्रतिशतको छ उपस्थिति चारदेखि दस प्रतिशतको छ त्यस कारणले त्यहाँ त्यो संरचनामा महिलाहरूको उपस्थिति बढाउनु पर्यो दक्षता बढाउनु पर्यो र प्राविधिक रूपमा प्राविधिक दक्ष कर्मचारी महिलाहरू उत्पादन गरिसकेपछि मात्रै यो कुराहरूलाई अझ सहज ढङ्गमा हामी अगाडि लान सक्छौँ त्यसकारण न्याय धनीका लागि मात्रै हो गरिबका लागि होइन भन्ने कुरा धारणा चाहिँ समाजमा छ त्यो गलत धारणा हो कानुनले त्यो भन्दैन अब यो कानुनको कुरा गरौँ थोरै फेरि पनि अलिकति प्रभावकारी रूपमा यो कानुनको सहारा लिएर न्याय माग्न आएको चाहिँ देखिँदैन यहाँले पनि भनिसक्नुभयो उजुरी गर्न आउने एकदमै थोरै अब कानुनको सहारा लिने एकदम थोरै भनेर हामीले केही कुरा गर्दाखेरि अथवा हामीले अध्ययन गर्दा थाहा पाएका थियौँ बढाउने कसरी होला प्रभावकारी तरिकाले यो कानुनको सहारा लियो कानुन छ तिम्रो लागि अब संरक्षण दिन्छ भनेर त्यो कसरी त्यो पीडित अथवा पीडित भनौँ अथवा जसले हिंसा खेपिरहेको छ उनीहरूको दिमागमा हारेर राखिदिनु यो एक विशेष गरी भन्नुपर्दा घरले हिंसा कसो सजाय ऐनलाई म अलिकति स्पष्ट के पार्न चाहन्छु भन्दाखेरि र चार वर्ष भइसक्यो यो कानुन हामी कहाँ आएको यो कानुन वास्तवमा कमजोर छ कानुन सडसठी नियमावली आयो छैसठी चाहिँ घरले ऐन आयो यो कानुन कमजोर छ हेर्नुहोस् यो कानुनले जरिवानाको कुरा गर्छ क्षतिपूर्तिको कुरामा अलिकति मौन छ पीडकबाट भराइदिनु भनेर भन्छ मनासिब माफिकको भराइदिनु त्यो पनि एकदमै थोरै मनासिब माफिक भन्छ जरिवाना भनेपछि अलिकति धेरै यसले कुरा गर्छ जरिवानाको कुरा गर्ने थाल्ने हो भने यसले चाहिँ अब दुई हजारदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना गर्ने सक्ने छ भन्ने कुरा यसले ल्याउँछ त्यस त्यसकारणले यो घरले हिंसा ऐनलाई राष्ट्रिय महिला आयोगले पनि महसुस गरेर यो ऐन कमजोर छ यसमा अलिकति केही कुराहरू विशेष कुराहरू परिमार्जन गर्नुपर्छ भनेर हामीले गृह कार्य थालिसक्यौँ र गृह कार्य लगभग लगभग सम्पन्न भइसक्यो दुर्भाग्यवश हामी कहाँ संसद छैन त्यसकारण यो कानुन फेरि पनि परिमार्जन हुन केही समय लाग्नेछ त्यही भएकैलाई पनि अलिकति प्रभावकारी तरिकाले यसको जनचेतनामा व्यापकता ल्याउनुपर्छ र हामीले प्रहरीमा अलिक बेसी उजुरी गर्न जानुपर्छ स्थानीय निकाय भन्दा प्रहरीमा अलिकति प्रहरीमा सिधै प्रहरीमा उजुरी गर्न जाने प्रहरीबाट टुङ्गेन भने अदालत चाहिँ जानुपर्छ घरेलु हिंसा सम्बन्धी ऐनले हिंसा अन्त्य गर्न सहयोग पुर्याएको छ कि छैन हामी छलफल गर्दैथ्यौँ हामी कुराकानी गर्दैथ्यौँ राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारीसँग यहाँलाई धेरै धेरै धन्यवाद छ मोहनाजी हजुर यहाँलाई पनि धेरै धेरै धन्यवाद मलाई अवसर दिनुभयो राष्ट्रिय महिला आयोगका केही आफ्ना विचार र कुराहरू राख्न दिनुभएकोमा नमस्कार हामीलाई श्रोताहरूले फोन गर्नुभयो र फेसबुक र ट्विटरमा पनि आफ्नो कुरा राख्नुभयो यहाँहरूको उत्साहका लागि धेरै धेरै धन्यवाद दिन्छौँ हामी नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौँ नेपाल चौतारी देशभरिका विभिन्न स्थानीय रेडियो स्टेसनसँग सहकार्य गरी एन्डेना फाउन्डेसन नेपालले उत्पादन गर्छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएमबाट प्रत्यक्ष सुन्न सकिन्छ भोलि बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलीसँगै प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म कल्पना भट्टराई पनि बिदा हुन्छु नमस्कार Arpan time check yes Arpan time